96.1. Six point one. आकाश देख्नेहरू भुइँ देख्दैनन् भुइँ देख्नेहरू आकाश देख्छन् छुन सक्दैनन् आकाश चढ्नेहरू जमिन टेकेरै चढ्छन् चढिसकेपछि जमिन देख्दैनन् देखिहाले पनि छुन सक्दैनन् चढ्न नसक्नेहरूका लागि रहर हो सपना हो विद्रोह हो आकाश चढ्नेहरूका लागि खेल सन्दुक बन्दुक सप्थोक आकाश आकाश भेट्नेहरू जमिन हेर्दैनन् जमिन हेर्नेहरू आकाश देख्छन् भेट्दैनन् कवि उदय निरौलाको जमिन शीर्षकको यही कविता सँगसँगै स्पन्दनको आजको यात्रामा प्रवेश गरेको छु यति बेला प्रविधि संयोजक नवराज भण्डारी तथा लक्ष्मी प्रसाद पोखरेलका साथमा तपाईँको यात्राभरिको साथी म हेम भण्डारी हाजिर छु यो यात्रामा पनि तपाईँलाई हामी उसरी नै हार्दिक स्वागत अनि अभिवादन गर्दछौं आज मसँग केही रचनाहरू छन् सिर्जनाहरू छन् तपाईँका मिठा सिर्जनाहरू चोखा सिर्जनाहरूसँग रमाउन खोज्दैछु म मलाई प्राप्त भएको छ तलास डाक्टर निरज भट्टराईको नयाँ गजल संग्रह हो यो यसभित्रको एउटा गजल पढेर केही कुरा बोलौं कि जस्तो लाग्दैछ पहिलो गजल हो यो संग्रहभित्रको सिङ्गे आकाश पिञ्जडामा राख चरा रमाउँदैन चराले आकाश होइन पिञ्जडा मन पराउँदैन सिङ्गे आकाश पिञ्जडामा राख चरा रमाउँदैन चराले आकाश होइन पिञ्जडा मन पराउँदैन जति चोटी उम्रिएको छ त्यति चोटी काटिएको छ जति चोटी उम्रिएको छ त्यति चोटी काटिएको छ लाग्छ अब यो ठाउँबाट बिरुवा पलाउँदैन चराले आकाश होइन पिञ्जडा मन पराउँदैन अरे यार तिमी मुर्दाको घाँटी अठ्याइरहेछौ अरे यार तिमी मुर्दाको घाँटी अठ्याइरहेछौ यो जितले पनि तिमीलाई विजयी बनाउँदैन लाग्छ अब यो ठाउँबाट बिरुवा पलाउँदैन पानीमा डुब्छन् यहाँ माछाहरू पानीमा डुबेर मरिरहेछन् यहाँ माछाहरू उसले पनि देखिरहेछ तर ऊ पत्याउँदैन यो जितले पनि तिमीलाई विजयी बनाउँदैन मालिकको घरमा नोकर फगत त्यतिन्जेल रहन्छ मालिकको घरमा नोकर फगत त्यतिन्जेल रहन्छ जबसम्म मालिकको गाँसमा ढुंगा आउँदैन उसले पनि देखिरहेछ तर ऊ पत्याउँदैन जसले यो गीत सुनेको छ त्यो बहिरो भएको छ जसले यो गीत सुनेको छ त्यो बहिरो भएको छ तै पनि यो गीत नसुनी यहाँ कोही निनाउँदैन जबसम्म मालिकको गाँसमा ढुङ्गा आउँदैन उसले पनि देखिरहेको छ तर ऊ पत्याउँदैन एउटा समुद्र बोकेर हिँडेको छ आफूभित्र एउटा समुद्र बोकेर हिँडेको छ आफूभित्र आगोले पनि निरजको चितालाई सल्काउँदैन आगोले पनि निरजको चितालाई सल्काउँदैन तैपनि यो गीत नसुनी यहाँ कोही निदाउँदैन जबसम्म मालिकको गाँसमा ढुङ्गा आउँदैन उसले पनि देखिरहेछ तर ऊ पत्याउँदैन यो जितले पनि तिमीलाई विजय बनाउँदैन लाग्छ अब यो ठाउँबाट बिरुवा पलाउँदैन चराले आकाश होइन पिन्जडा मन पराउँदैन सिङ्गै आकाश पिन्जडामा राख चरा रमाउँदैन डाक्टर निरज भट्टराईको गजल हो यो तलास उहाँको नयाँ गजल संग्रह त्यसभित्रको पहिलो गजल पढेको हुँ साह्रै कवितात्मक हरफहरू लाग्छन् यहाँ पानीमा डुबेर मरिरहेछन् यहाँ माछाहरू उसले पनि देखिरहेछ तर ऊ पत्याउँदैन आह कच्छ निरज भट्टराई मलाई जोतारे धाइवाला हुनुहुन्छ प्रकाशकीयमा मिठ साहित्य परिवार नेपाल मेडिकल जोरपाटी काठमाडौँ भनेर इतिहासमा बित्तिकै लेखिएका कुराहरू मात्र समेटिनुपर्छ भन्ने छैन देखिएका र सुनिएका कुराहरू पनि इतिहास हुन् साहित्य परिवार नेपाल मेडिकल कलेज प्राली त्यस्तो इतिहासको तलासमा छ जसको गजल संग्रह मेरो भन्नु केही कस्तो रह्यो त्यसको लेखाजोखासँग पक्कै छ तर तलास दुई हजार सतसठीलाई हामीले समयको गतिशील नियम बगेको एउटा सचेत लेखकको कलमबाट निस्केको जीवनका एक अनुभूति हो भनेका छौं डाक्टर निरज भट्टराई गजलको यो दौड़मा कहाँसम्म पुग्छन् त्यो त हेर्न बाँकी नै छ र बाँकी छ समयका कठिन कुराहरू बुझ्न यो साहित्य परिवारको नवौं प्रकाशन हो प्रकाशनको जिम्मा हामीले पाएकोमा डाक्टर नीरज भट्टराईलाई हामी धन्यवाद मात्र दिने छैनौं सम्पूर्ण शुभकामना यसरी शुभकामना अर्पण गरिएको छ साह्रै मिठो गजलहरूको संग्रह लागेको छ मलाई तलास स्तरीय गजलहरू छन् गजल लेखनको नौलो परिपाटी र शैली यहाँ भित्रिएको पाइन्छ अर्को एउटा गजल पनि पढिहालौं त्यसो त बडो मुस्किलले हाम्रो तस्विर बनाइन्छ त्यसो त बडो मुस्किलले हाम्रो तस्विर बनाइन्छ जब बनाइन्छ माथिबाट शिर हटाइन्छ त्यसो त बडो मुस्किलले हाम्रो तस्विर बनाइन्छ मलाई मैनका खुट्टा दिएर जानेले भनेका छन् मलाई मैनका खुट्टा दिएर जानेले भनेका छन् अबदेखि तेरो बाटोभरि आगो बिछ्याइन्छ जब बनाइन्छ माथिबाट शिर हटाइन्छ आमाका आँखाहरूमा सधैँ केटाकेटी देखिन्छ आमाका आँखाहरूमा सधैँ केटाकेटी देखिन्छ बुढा ऐनाहरू देखाएर उसलाई झुक्क्याइन्छ अबदेखि तेरो बाटोभरि आगो बिछ्याइन्छ आऊ एक नजर लगाऊ यो रंगमञ्चलाई आऊ एक नजर लगाऊ यो रंगमञ्चलाई जसले जे हेर्न चाहन्छ यहाँ त्यही देखाइन्छ बुढा ऐनाहरू देखाएर उसलाई झुक्क्याइन्छ अबदेखि तेरो भयो यागो बिछ्याइन्छ यहाँ भोकको मुद्दा उठाइँदैन कहिल्यै तर भोकाहरूको मुद्दामा हङ्गामा मचाइन्छ यहाँ भोकको मुद्दा उठाइँदैन कहिल्यै तर भोकाहरूको मुद्दामा हङ्गामा मचाइन्छ जसले जे हेर्न चाहन्छ यहाँ त्यही देखाइन्छ बुढा ऐनाहरू देखाएर उसलाई झुक्क्याइन्छ हामी पनि भ्यागुताहरू हौ फगत भ्यागुताहरू फरक यति छ हामीलाई सर्पसँगै हुर्काइन्छ हामी पनि भ्यागुताहरू हौ फगत भ्यागुताहरू फरक यति छ हामीलाई सर्पसँगै हुर्काइन्छ भोकाहरूको मुद्दामा हंगामा मचाइन्छ जसले जे हेर्न चाहन्छ यहाँ त्यही देखाइन्छ बुढा ऐनाहरू देखाएर उसलाई झुक्क्याइन्छ अबदेखि तेरो बाटोभरि आगो बिछ्याइन्छ जब बनाइन्छ काँध माथिबाट शिर हटाइन्छ त्यसो त बड मुस्किलले हाम्रो तस्विर बनाइन्छ जब बनाइन्छ काँध माथिबाट शिर हटाइन्छ निकै मिठा र स्तरीय भावहरूभित्र थिएँ म तलास गजल संग्रह डाक्टर निरज भट्टराईको हो यहाँभित्र साह्रै मिठो गरी आएका छन् कुराहरू आउनुपर्ने कुराहरू कवितात्मक हरफहरू हुने गजलमा हामीले लेखेका कुराहरूभन्दा छुट्टै कुराहरू लेख्नुहुन्छ डाक्टर निरज भट्टराई त्यसकारण उहाँका गजलहरूलाई म निकै अग्ला गजल थम्याइरहेको छु यहाँ भोकको मुद्दा उठाइँदैन कहिल्यै तर भोकाहरूको मुद्दामा हङ्गामा मचाइन्छ त्यसो त बडो मुस्किलले हाम्रो तस्विर बनाइन्छ जब बनाइन्छ काँधमाथिबाट शिर हटाइन्छ अर्को पनि एउटा गजल पढौँ लाग्यो यति मिठा गजलहरूसँग रमाइरहन पाउँ नै लाग्छ मलाई सधैँ सधैँ दौडिएको अभिनय गर्न उत्सुक झैँ सधैँ सधैँ दौडिएको अभिनय गर्न उत्सुक झैँ यो मुलुक छ मर्निङ वाकमा निस्केको बुजुर्ग झैँ यो मुलुक छ मर्निङ वाकमा निस्केको बुजुर्ग झैं उस्तै छ त्यो लिचीको बोट उस्तै छ त्यो आँगन उस्तै छ त्यो लिचीको बोट उस्तै छ त्यो आँगन तर घर फर्कँदा उथ्यो कुनै आगन्तुक झैँ सधैँ सधैँ दौडिएको अभिनय गर्न उत्सुक झैँ यो मुलुक सधैँ मर्निङ वाकमा निस्किएको बुजुर्ग झैं सरसराइरहेछ यहाँ चिसो चिसो बतास सरसराई रहेछ आज यहाँ चिसो चिसो बतास धानका बालाहरू देखिन्छन् नाच्न इच्छुक झैँ तर घर फर्कँदा उठ्यो कुनै आगन्तुक झैँ कसैले पठाइदिएछ सायद चिठीमा जिन्दगी कसैले पठाइदिएछ सायद चिठीमा जिन्दगी पढेर मुर्दा पनि केही बेर भयो भावुक छै पढेर मुर्दा पनि केही बेर भयो धानकाहरू देखिन्छ नाच्न इच्छुक झैं कहिले मिठाई कहिले पिटाई कहिले कथा दिन्छ कहिले मिठाई कहिले पिटाई कहिले कथा दिन्छ दुनियाँ पनि छ हजुरआमाको जादुको सन्दुक झै पढेर मुर्दा पनि केही बेर भयो भावुक झै धानका बालहरू देखिन्छन् नाच्न इच्छुक झै तैँले सही रहेको पनि वर्षौं भएछ निरज सही सहिरहेको पनि वर्षौं भएछ निरज त पनि भइसकेछस् एउटा सिङ्गो युग झै त पनि भइसकेछस् एउटा सिङ्गो युग झै दुनियाँ पनि छ हजुरआमाको सन्दुक झै पढेर मुर्दा पनि केही बेर भयो भावुक झै धानका बालाहरू देखिन्छ नाच्न इच्छुक झै तर घर फर्कन उठ्यो कुनै आगन्तुक झै यो मुलुक झै सधैँ सधैँ दौडी विनय गर्न उत्सुक झै यो मुलुक छ मर्निङ वाकमा निस्केको बुजुर्ग झै कति मिठो गजल कसैले पठाइदिएछ जिन्दगी चिठीमा जिन्दगी यसरी लेख्नुहुन्छ कसैले पठाइदिएछ सायद चिठीमा जिन्दगी पढेर मुर्दा पनि केही बेर भए भावुक झैँ धानका बालाहरू देखिन्छ नाच्न इच्छुक झैँ गजल मिठो पाराले आउनुपर्छ वास्तविकता लेखिनुपर्छ र समाजका व्यथितिहरू विसङ्गतिहरूलाई पनि हटाउनुपर्छ त्यसरी आएमा गजल मिठो हुन्छ भन्ने आवाज त हाम्रो छँदैछ निरज भट्टराई त्यसरी नै भएको छ तलास उहाँको गजल संग्रह हो दोस्रो गजल संग्रहका रूपमा डाक्टर निरज भट्टराईले तलास भर्खरै सार्वजनिक गर्नुभएको छ उहाँलाई धेरै शुभकामना भन्छौ हामी पनि र उहाँको तलासको पूर्ण सफलताको कामना गर्दै आगामी दिनमा पनि उहाँका स्तरीय गजलहरू पढ्न पाउने नै छौं भन्ने लागेको छ हामीलाई त्यही आशासँगै यो गजल संग्रहलाई यहीँ बिछाएको छु यति नै बेला तपाईँलाई एउटा साङ्गीतिक कोसेली सुम्पिन खोज्दैछु यो मोडमा म अरुणा लामा पी अर्जुन र कमल मणिलाई एकैसाथ बोलाउँछु Thank you. राहुलको पालो सबाट मायालु मेरी प्यारी मेरो मायालुको त्वचा त्यस्तो राम्रो छ तर कपाल चाहिँ किन ठुला केटा हो ऊ यतै आउँदैछ क्या कोमल मुलपुस्त कपाल पनि वाउ तर यस्तो चेन्ज कसरी अब कोमल त्वचासँग पाउनुहोस् सुन्दर कपाल पनि किनकि हरेक लक्स स्ट्रबेरी एन्ड क्रिमसँग डब सेमा www.radiokantyapur.com Online radio updated news, discussion forum, chat room, message board, entertainment news, global connection, photo gallery, request a song, and a lot more. All you need is now just a click away. www.radiokantipur.com, our official website. Radio Kantipur, Radio Rashtrako. तपाईँको शक्ति बिल अब डबल शक्तिको साथमा सेतो लुगालाई सुकिलो र रङ्गिनलाई चम्किलो पार्ने डबल शक्ति लिएर आएको छ नयाँ शक्ति बिल के तपाईँ नेपाल बाहिर बस्नुहुन्छ अनि नेपालमा रहेका आफन्तलाई कुनै मेसेज दिन चाहनुहुन्छ वा तपाईँलाई पर्ने कुनै नेपाली गीत सुन्न चाहनुहुन्छ डोन्ट वरी कल गर्ने झन्झटै छैन किनकि अब हामी तपाईँलाई कल गर्नेछौँ for more details just log on to radio त्यहाँ रहेको फर्म भरी आफ्नो टेलिफोन नम्बर छोड्नुहोस् हामी तपाईँसँग कुरा गर्नेछौँ कार्यक्रम हिमाल रेमिट सन्चै हुनुहुन्छ मा नेपाली समय अनुसार हरेक बुधबार राति दस बजेदेखि एघार बजेसम्म यस कार्यक्रमका प्रायोजक Himal remit a product of Himalayan bank यो जाडोमा पाउनुहोस् मोइस्चर रिच कोमल मुलायम त्वचा हरेक लक्स क्रिस्टल साइनको साथमा यसमा छ को कोमलता र क्रिस्टल्स को चमक जसले त्वचालाई बनाउँछ मुलायम र चम्किलो ग्लिसरिन र क्रिस्टल्स को साथ Lux crystal shine radio Kantipur तथा युनाइटेड एडुकेसन फाउन्डेसनको संयुक्त प्रस्तुति रेडियो रियालिटी सो हामी खोज्दैछौ हाम्रा श्रोता मध्येका सभ्य कलाकार यदि तपाईँसँग पनि सभ्य कला छ भने हरेक मङ्गलबार साँझ पाँच बजेदेखि छ बजेसम्म प्रसारण हुने कार्यक्रम युनाइटेड म पनि केही गर्न सक्छुमा फोन गर्नुहोस् र हरेक महिना जित्नुहोस् लाइफ चेन्जिङ अमाउन्ट नगद रु सात हजार सात सय सतहत्तर रुपियाँ सतहत्तर पैसा र एघार महिनाका विजेताले बाह्रौँ महिनामा united radio Kantipur listeners talent award दुई उपाधि जितेर क्रमशः नगद रु पच्चिस हजार र पन्ध्र हजार प्राप्त गर्न सक्नुहुनेछ हामीलाई केवल फोन गर्नुहोस् यही हो तपाईँको नाम र दाम कमाउने मौका र मुस्कान छ खुसी हुने यसरी नै हो मुटु भित्र सान छ खुसी हुने त्यसैले नै हो मायासँग माया साट्न सके साथमा छ सधैँ खुसी मन खोलेर बाँच्न सके रमाइलो छ को जिन्दगी जिन्दगी रमाइलो छ कोप जिन्दगी 96.1 स्पन्दन सिर्जनाको फाँटमा सहृदयहरूको अनुहार भावनाको बगैँचा र कलमका बान्कीहरू स्पन्दन त्यही साँझ बोलाएर त्यही रात बोलाएर त्यही साँझ बोलाएर त्यही रात बोलाएर उही आकाश ओढौँ लाग्छ त्यही याद बोलाएर एकान्तको अर्थ पोखी यहाँदेखि त्यहाँसम्म शून्यतामा लुकौँ लाग्छ मौनता नै बोलाएर शब्द बाटिका जसै गजल लेख्न बसे बहर बोकी आयो तिमी जसै गजल लेख्न बसे बहर बोकी आयो तिमी अनायसै सम्झनाका लहर बोकी आयो तिमी अनायसै सम्झनाका लहर बोकी आयो तिमी हजुर सृजनशील मनहरूको बस्तीदेखि बस्तीसम्मको एउटा शब्द बाटिका यो हो स्पन्दन हामी स्पन्दनमा छौं हतारिएर कुदिरहेका छौँ जस्तो पनि लाग्छ केही केहीछिन विश्राम पनि लिनुपर्छ तर हाम्रो यात्रा त्यस्तै हतार हतारकै हुन्छ थुप्रै कुराहरू हटाउनुपर्छ कि जस्तो लाग्छ भर्खरै पढेको गजलको मतला अन्जु अञ्जलीको हो पथरी एक मोरङका गजलकार हुनुहुन्छ अन्जु अञ्जली उहाँ यति बेला गजल साधना भइरहेको होला त्यहाँको आफ्नै किसिमको होला तर मिठा हामीलाई छोडेर जानुभएको छ त्यो त पढ्न पाउँदैछु म दसैँ गजल लेख्न बसेँ र बोकी आयु तिमी गजल लेख्न बसेँ बहर बोकी आयु तिमी अनायसी सम्झनाका लहर बोकी आयु तिमी आफ्ना जति सबैबाट नाता अब तोडिँदै थियो आफ्ना जति सबैबाट नाता अब तोडिँदै थियो त्यही बेला साइनो गाँच्ने रहर बोकी आयौ तिमी आएसै सम्झनाका लहर बोकी आयौ तिमी साथ साँझसँगै डुब्दै थियो जिन्दगानी गोधुलीको साँझसँगै डुब्दै थियो जिन्दगानी शीतल शीतल बिहानीको प्रहर बोकी आयौ तिमी त्यही बेला साइनो गास्ने रहर बोकी आयो तिमी अनायसै सम्झनाका लहर बोकी आयो तिमी दुखाएर आफ्नै मुटु जसै टाढा हुन खोजे दुखाएर आफ्नै मुटु जसै टाढा हुन खोजे सारा जीवन सँगै काट्ने ठहर बोकी आयो तिमी शीतल शीतल बिहानीको प्रहर बोकी आयो तिमी त्यही बेला साइनो गास्ने रहर तिमी अनायसै सम्झना आयो तिमी जसै गजल लेख्न बसे बहर बोकी आयो तिमी अनायसै सम्झनाका लहर बोकी आयो तिमी सम्झनाको लहर बोकेर आएको एउटा प्रहरको सम्झना थियो थियो यो अन्जु अञ्जली गजलकार एक मोरङ यही ठेगाना पनि लेखिएको छ उहाँको गजल भर्खरै पढेको हुँ मैले इन्द्रसुर बेलटारेको गजल छ जरायोटार भोजपुरका हुनुहुन्छ इन्द्रसुर बेलटारे मिठो नाम पनि छ उहाँको गजल साधना पनि खाँबो ढलेर गयो मङ्गयो गलेर गयो तिको मूल ढलेर गयो धर्को मङ्गयो गलेर गयो गलेर ढलेर यसरी उच्चारण गर्दै जाँदा काहीँ काहीँ जिब्रो मेरो अल्मलिएको पनि छ ठेगानमा लागेको छैन तर प्रयास गर्दैछु पिरतीको मूल खाबो ढलेर गयो धरतीको उमङ्ग गलेर गयो डढेलोमा परेछ अजम्बरी फूल डढेलोमा परेछ अजम्बरी फूल हरियाली जिन्दगी जलेर गयो धरतीको उमङ्ग गलेर गयो विश्वासको पजेरो चढे जस्तो लाग्थ्यो विश्वासको पजेरो चढे जस्तो लाग्थ्यो निको बाटोमा छलेर गयो गयो गलेर गयो ढलेर गयो नकच फूल डस्तो रहेछ भमरा फूल डस्तो रहेछ जति कालो मोसो दलेर गयो बेजती कालो मोसो लिएर गयो निष्ठुरीले दो बाटो हरियाली जिन्दगी जहीको उमङ्ग यो गलेर गयो मूल खाँबो ढालेर गयो उमङ्ग यो गलेर गयो इन्द्रसुर बेल्टारेको गजल पढ्दै घरको धुरी घाम सहरमा घर कुरी घाम छेल्छ तिम्रो सहरमा बाटो बाटै मृत्यु खेरो सहरमा गण्डकी पुत्रको गजल हो मोरङका सशक्त कवि हुनुहुन्छ उत्तिकै शक्तिशाली हरफहरू सिर्जना गर्न सक्ने गण्डकी पुत्र साह्रै मिठो लाग्छ कविता पढे जस्तै गजल लाग्छ उहाँको त्यसैले पनि यस किसिमका गजलहरू सिर्जना गर्नका लागि म सबैलाई यति बेला आग्रह पनि गरिरहेको छु घरको धुरी घाम खेल्छ छेल्छ तिम्रो सहरमा खेल्छ र छेल्छलाई पनि त्यसरी नै जिब्रो ठेगानमा लागेको छैन मेरो फेरि प्रयास गर्छु घरको धुरी घाम छेल्छ तिम्रो सहरमा बाटे मृत्यु खेल्छ तिम्रो सहरमा पेलाईको प्रतिकार गर्न मजा हुन्थ्यो पेलाईको प्रतिकार गर्न मजा हुन्थ्यो शत्रु होइन मित्रमा बाटे मृत्यु खेल्छ तिम्रो सहरमा झम्टनलाई तयार देख्छु आफ्ना भन्नेहरू झम्टनलाई तयार देख्छु आफ्ना भन्नेहरू बाघ बाख्राभित्र मेल छ तिम्रो शहरमा शत्रु होइन मित्र पेल्छ तिम्रो शहरमा बाटो बाटे मृत्यु खेल्छ तिम्रो शहरमा घरको धुरी घाम छेल्छ तिम्रो शहरमा नदी भए थुनिदिन्थे मान्छे बगाउने नदी भए दिन्थे मान्छे बगाउने थाम्ने गाह्रो मानव भेल छ तिम्रो शहरमा बाघ बाख्रा भित्र मेल छ तिम्रो शहरमा शत्रु होइन मित्र पेल्छ तिम्रो शहरमा मृत्यु पाक्या बेल छ तिम्रो आकाशका जुन तारा सङ्गेल छ तिम्रो शहरमा छ तिम्रो शहरमा बारमा शत्रु होइन मित्र पेल्छ तिम्रो शहरमा बाटो बाटे मृत्यु खेल्छ तिम्रो शहरमा घरको धुरी घाम छेल्छ तिम्रो शहरमा बाटो बाटे मृत्यु खेल्छ तिम्रो शहरमा मोरङका कवि गजलकार गण्डकी पुत्रको गजल दिँदै थिएँ म साँच्चै घरका धुरी घाम छेल्छन् सहरमा सहरले घाम छेलेको धेरै भयो घाम नपाएको धेरै भयो घाम लागेको चौरबाट एक बाल्टी घाम ल्याएर कोठामा छरौँ जस्तो लाग्छ शून्यतामा एकान्तमा बसिरहँदा चिसोले धेरै सेक्छ सताउँछ त्यो चिसोको कारणले गर्दा पनि धेरै बिरामी पर्नुपर्ने हुन्छ जुन तारा पनि छैनन् यो सहरमा न त त्यो लिङ्गे पिङ छ न सङ्गिनी छ न भैलो छ साँच्चै मिठो गजल सँगसँगै मैले पनि गाउँको त्यो सबै कुरा सम्झिरहेको छु तर बाध्यतामा अल्झिरहेको छु म पनि बाध्यताभित्र थुप्रै कुराहरू लुकेका छन् यहाँ राम्रा गजलका लागि गजलकारहरूलाई धन्यवाद भन्दै भन्दै एउटा गीत नै बजाउँछु यति बेला होम नेउपानेका शब्दहरूसँग दीपक भट्टराईको संगीत सिर्जना आएको छ अन्जु पन्तले आवाज दिनुभएको छ यो आवाज एकैछिन तपाईँका लागि पेश गर्दैछु आकाशका जुन तारा आकाशका जुन तारा सलु कागलाई पाक्या बेल छ तिम्रो सहरमा कागलाई पाक तिम्रो सहरमा गन्त्रको गजलको मिठ हरपलाई जाने बेलामा पनि सम्झिएको छु यो यात्रा यस्तै यस्तै नै भयो तपाईँका सिर्जनाहरूसँग रमाउन फेरि अर्को साता आउने नै छु भन्दै भन्दै तपाईँको यात्राभरिको साथी महेम भण्डारी पनि अब भने किनारा लागे है त 96.1 County FM. It's 10 p.m.